भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ उज्यालो नाइन्टी नेटवर्कबाट बज्ने कार्यक्रम एकल कविता वाचनमा आज हामी कवयित्री निलम कार्की निहारिका कविताहरू सुन्छौं एउटा भनाइ छ जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि मानिसको हृदय रसाएपछि कवि हृदय बन्छ र कविताहरू जन्मन्छन् कविताले हरेक मनलाई पगाल्छ पुस्तकका पानामा संग्रहित कविता आफै बोल्दैनन् जब कविले आफ्नो मनमा जागृत भएको भावना र उसको चेतनालाई प्रस्तुत गर्छ त्यसपछिको सम्मिश्रणले जीवन्त प्राण पाउँछ तपाई पनि आफ्ना कविता यस कार्यक्रमबाट सुनाउन सक्नुहुन्छ त्यसका लागि उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा सम्पर्क गर्नुहोला आजको कार्यक्रममा हामी समक्ष आफ्ना कविताहरू लिएर आइपुग्नु भएको छ कवयित्री निलम कार्की निहारीका अब उहाँका कविताहरू सुनौ मेरो कविताको शीर्षक छ चितामा सुतेको मन यो कविता मैले दुई हजार सन्ताउन्न सालतिर रचना गरेकी हुँ मेरो कविताको शीर्षक छ चितामा सुतेको मन यो कविता मैले दुई हजार सन्ताउन्न सालतिर रचना गरेकी हुँ त्यति बेला हामी चितवन जंगल लजले आयोजना गरेको महिला भेलामा जाने तर्खरमा थियौं र त्यसै सिलसिलामा हामीले यो दरबार मार्गमा बसको प्रतीक्षा गरिरहेका थियौँ त्यति बेला उषा शेरचन दिदीले भन्नुभयो मैले छोराछोरी पनि लैजान्छु सँगै भनेको लैजान पाइनँ कस्तो कस्तो लागिरहेको छ आधा मन बोकेर हिँडेकी छु उहाँ त भन्नुभयो त्यसपछि मैले बाटोभरि आधा मनलाई सम्झिरहेर कविता रचना गरेँ चितामा सुतेको मन उनी भन्छन् आधा मन बोकेर हिँडेकी छु मैले मनको जोड घटाउ कहिल्यै गरिन थाहा छैन मन मसँग कति छ उनी भन्छन् आधा मन बोकेर हिँडेकी छु मैले मनको जोड घटाउ कहिल्यै गरिन थाहा छैन मसँग मन कति छ मैले मन नछामी धरै पाइन मन छामे मन छाप्दा थाहा लाग्यो मन त ज्यादै डढेको रहेछ खरानी हुन आँटेको रहेछ मेरो मन उपचारको बाजो मिलाउँछु भन्दा भन्दै घाइते मन मसँग रिसाएर फुत्त भागेछ मदेखि टाढा कहिल्यै नफर्कने बाटोमा तर पनि साथीहरू अझै त्यही मनको खोजीमा भौतारिरहेको छु म अझै पनि त्यही मनको खोजीमा भौतारिरहेको छु म उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन मेरो अर्को कविताको शीर्षक छ प्रजातन्त्र जुन प्रजातन्त्र आगमनको केही समय पछाडि लेखिएको कविता हो धुम्मिएको आकाश छिचोलेर तिमी जन्मिँदा ताली बर्सियो तर परर धुम्मिएको आकाश छिचोलेर तिमी जन्मदा ताली बर्स्यो परर तिम्रो न्वारणको दिनमा नै छाती नराम्रे चस्क्यो मातृत्वको तिम्रो पहिलो जन्मोत्सवको खुसियालीमा मिसिन सकेन यो हृदय एकनाशले रोइरह्यो माफ पाऊ सामेल हुन सकिन म त्यसपछिका प्रत्येक तिम्रा जन्मदिनहरू घुट्टु घुट्टु पिइरहेकी छु आँखाभरि आफ्नै प्यालामा तिमी जन्मिएर पनि कहिल्यै तिमीसँग रम्न पाइन कहिल्यै तिमीसँग आफ्ना दुःखहरू गम्न पाइन तिमीले त कहिले खुट्टाउनै सकेनौ आफ्ना र आफन्तलाई तिमी सर्वाङ्ग अर्काको भइसकेका थियौ सम्पूर्ण नाताहरू तोडेर आफन्तसँग सम्पूर्ण नाताहरू तोडेर आफन्तसँग मेरो अर्को कविताको शीर्षक छ टुक्रा टुक्रा फत्काईहरू यो कविता यो दुई सालतिर रचना गरिएको जति बेला हाम्रो देशमा राजतन्त्रलाई को विरुद्धमा चर्को नाराहरू थियो सडकहरू बन्द थियो आन्दोलन चलिरहेको थियो त्यति बेला राज संस्था एकैचोटि फाल्नुपर्छ कि के गर्नुपर्छ भन्ने मतहरू जुटिरहेको थिएन एक आपसका फरक फरक मतहरू थिए मेरो कविताको शीर्षक टुक्रा टुक्रा भत्काईहरू घर पुननिर्माण हुनै पर्छ जगदेखि सुरुदेखि घर देख्नेहरूको ठम्माई हो यो घरमा रहनेहरूको ठम्माई हो यो घर पुननिर्माण हुनै पर्छ जगदेखि सुरुदेखि घर देख्नेहरूको ठम्माई हो यो घरमा रहनेहरूको ठम्माई हो यो पुननिर्माणको निम्ति भत्काउने तय भयो पुरानो घर नयाँ बनाउने निर्कोल भयो जिम्मा पाएकाले भत्काउन शुरूआत गरे पहिला घरको ढोका उगारेर भित्र पसे र चुक्कुल भत्काए गजवार भत्काए भत्काउने जिम्मामा भाग बन्न लाग्यो जिम्मा पाएकाले भत्काउन शुरूआत गरे पहिला घरको ढोका उगारेर भित्र पसेर चुक्कुल भत्काए गजवार भत्काए भत्काउने जिम्मामा पाएकाहरूले भागबण्ड लाग्यो कसैले भित्ता लिए कसैले दलान लिए कसैले मटाल लिए कसैले धुरी खामो लिए कसैले झ्याल लिए कसैले बार्दली लिए कसैले छाना लिए कसैले जग लिए भिन्ना भिन्ने भागको जिम्मा अलग अलग भित्काएको भत्काएको हेर्न भिड लागेको छ आतुर्सन आँखाहरू गर्ल्याममा लडेको हेर्न कसैले भन्छन् पहिला छानो उदाङ्ग पार्नुपर्छ कसैले भन्छन् भित्ता फोड्नुपर्छ कोही भन्छन् झ्याल निकाल्नुपर्छ भत्किनुपर्छ पुरानो घर फालिनुपर्छ जगदेखि भने के का निम्ति यो टुक्रा टुक्रा भत्काईहरू एक सेकेन्डमा भत्कन्छ भने एक प्रहरमा भत्कन्छ भने यो चाँजो बाजो किन के का लागि यी टुक्रा टुक्रा भत्काईका प्रयासहरू यस्तो नभइदियोस् एक रूपमा अर्को सिकर्मी एक रूपमा अर्को डकर्मी नआइदियोस् भोलि भोलि भन्दा भन्दै त्यो बुढो घर झन झन बलियो नभइदियोस् झनै ठूलो पर्खाल नलाग नलागिदियोस् घरको वरिपरि झनै ठूलो पर्खाल नलागिदियोस् घरको वरिपरि उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन मेरो अर्को कविताको शीर्षक छ मृत्यु म सूर्य पनि झलमल उदाएको बेला तिमी आएर भन्यौ तिमी अस्ताइदेऊ म सहर अस्ताइदिएँ म सूर्य बनी झलमल उदाएको बेला तिमीले आएर भन्यौ तिमी देऊ म सहरर्ष दिएँ जब म सकेको थिएँ तिमीले भन्यौ हामीलाई तिम्रो औधी खाँचो छ तिमी पुनः उदाउनुपर्छ म उदाइदिएँ जब म सकेको थिएँ तिमीले भन्यौ हामीलाई तिम्रो औधी खाँचो छ तिमी पुनः उदाउनुपर्छ म उदाइदिएँ म एक जिन्दगी बाँचेको बेला तिमीले भन्यौ लाखौं जिन्दगीको निम्ति तिम्रो एक मृत्युको खाँचो छ म एक जिन्दगी बाँचेको बेला तिमीले भन्यौ लाखौं जिन्दगीको निम्ति तिम्रो एक मृत्युको खाँचो छ तिमी हाम्रो लागि मरिदिनुपर्छ म इच्छा मृत्यु मरिदिए अब मृत्यु मेरो मृत्युपछि अलाप विलाप गर्दै तिमी भन्दैछौ भूल भयो तिम्रो मृत्यु होइन जीवन चाहिन्छ तिमी बाँच्नुपर्छ अब मेरो मृत्युपछि अलाप विलाप गर्दै तिमी भन्दैछौ भूल भयो तिम्रो मृत्यु होइन जीवन चाहिन्छ तिमी बाँच्नुपर्छ बाँचेर पो मर्न सजिलो थियो तिमी नै भन अब म मरेर कसरी बाँचु तिमी नै भन मरेर म कसरी बाँचु अर्को कविताको शीर्षक छ म आएँ यसको रचना पनि दुई हजार बैसठी त्रिसठीतिरकै हो म आए डोका खोल उभिएको छु सङ्गारमा तिम्रो हृदयले बोलाएकै हो थाहा छ तिमीले मलाई चाहेकै हो म आए ढोका खोल उभिएको छु सङ्गारमा तिमी तिम्रो हृदयले बोलाएकै हो थाहा छ तिमीले चाहेकै हो नडाटी भन अब खुलेर भन्नै पर्छ तिमीले तिम्रो रोजाई म हो कि होइन सोध अझ राम्ररी सोध आफैसँग सोध मुटु र मस्तिष्क दुवैसँग सोध तिम्रो खोजाई म हो कि होइन तिम्रो खोजाई म हो कि होइन म आउन समय लाग्छ भनेकै थिएँ म आउन समय लाग्छ भनेकै थिएँ मेरा बाटाहरू अप्ठ्यारा छन् पनि भनेकै थिएँ धैर्य बाँधी राख्नुपर्छ पनि भनेकै थिएँ भनेकै थिएँ त्यो दिन आउँछ म आउँछु हामी सबै आउँछौ बाचा गरेकै थिएँ त्यो दिन अवश्य आउँछ आउँछ तिमी डराएका थियौ दोसादमा थियौ विदाईको बेला भनेका थियौ आउनु है त्यो जुन टिपेर मैले भनेको थिएँ अवश्य अवश्य हामीले सँगै बाँचामा दरो मुठी कसेका थियौं ल त्यो दिन आउनै लाग्यो अब पट्टार नमान तिम्रो पर्खाएका दिनहरू सकिएका छन् हामी संघारमा पुगेका छौं खोल ढोका खोल थाहा छ तिमीले स्वागतको टिका मुस्दैछौ स्वागतको माला गस्दैछौ अब सँगै चढाउला अब सँगै चढाउला त्यो पुष्पहार हाम्रो यात्रामा छुटेका साथीहरूलाई तिमी र म भएर उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन त्रासदीको अन्त्य अर्को कविताको शीर्षक म गहिरो दहभित्र भाँसिँदै भाँसिँदै अझ भासिँदै जाँदा तिमी दह छेउके राजमार्गमा ठाटिएर हिँडेका थियौ म गहिरो दहभित्र भाँसिँदै भाँसिँदै अझ भाँसिँदै जाँदा तिमी दह छेउकै राजमार्गमा ठाटिएर हिँडेका थियौ म दहभित्र तल तल अझ तल पुर्याने क्रममा तानिँदै तानिँदै थिएँ मेरा खुट्टाहरू जल वनस्पतिले नराम्ररी जेलेको थियो समातेको थियो मेरो खुट्टा पिडुला कम्मर हुँदै छातीसम्म अनि घाँटीहरू घाँटीसम्म डुब्दै थियो मेरा खुट्टाहरू जल वनस्पतिले नराम्ररी जेलेको थियो समातेको थियो मेरा खुट्टा पिडुला कम्मर हुँदै छातीसम्म अनि घाँटीसम्म डुब्दै थियो मैले आँखाले आमन्त्रण गरे हात हल्लाए बचावटको इशारामा अनुरोध गरे मलाई बचाऊ डुब्न नदेऊ म चिच्याए म माफी चाहन्छु म रोएँ छटपटाए आत्तिए कराए भनिरहे कृपया मलाई बचाऊ अब म डुब्नै लागे मलाई बचाऊ म मर्नै लागे मलाई बचाऊ पटक पटक माफीका शब्दहरू दोहोऱ्याए माफ गर मबाट केही भूलहरू पनि भएका थिए होलान् तिमीले पटक पटक सुक्खा आफ्ना लुगा हेऱ्यौ तिमी डराएका थियौ थाहा भएन दहको चिसो पानीसँग हो या या मेरो बचाइसँग तिमीले रमिते भनेर हेऱ्यौ म चिच्चाइरहे हार गुहार गरिरहे लाग्थ्यो तिमी ताली बजाइरहेका थियौ त्यति बेला तिम्रा ताली बजाउने हात मेरा लागि बढेनन् मूर्तिवत उभिरह्यौ थाहा भएन फेरि पनि तिम्रा आँखा आफ्नै आफै डुम्ने सन्तास थियो या थियो मेरो जीवन बचाइको थाहा भएन तिम्रो आँखामा आफै डुब्ने त्रासदी थियो या थियो मेरो बचाईको अन्तिम पटक हेर्ने अनुमति दिएर तिमीलाई म त्यो बा त्यो बाटोघाटो वन जंगललाई आँखा आँखाबाट डुबाइदिए दहले पूर्णत मात्र मेरो छटपटाइका छाया पानीभित्र कोरिएको थियो आज त्यो पानी चित्र हेरेर प्रदर्शनका लागि टाँसिएको छ भित्तामा तिमीले बनाएको एक चित्र उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँ कवयित्री निलम कार्की निहारिकाका कविताहरू सुनिरहनु भएको छ केही बेरपछि निलम कार्की निहारिकाका अरू कविताहरू सुन्छौं उज्यालो सुन्दै गर्नुहोला साझा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई पुनः स्वागत छ आजको कार्यक्रममा हामीलाई कवयित्री निलम कार्की निहारिकाले कविताहरू सुनाइरहनु भएको छ अब उहाँका बाँकी कविताहरू सुनौ यो कविता छ एक प्रेमको कोटी कोटी प्रेम हो म स्वीकार्छु म तिम्रो प्रेमिका हो म स्वीकार्छु म तिम्रो प्रेमिका यस्तै प्रेमिका जस्तै सधैँ तिम्रो बाटो पर्खिरहे गर्न सकिने यात्रा सँगसँगै तिमीसँग हो स्वीकार छु म तिम्रो प्रेमिका यस्तै प्रेमिका जसले सधैँ तिम्रो बाटो पर्खी बसी तर गर्न सकिन यात्रा सँगसँगै यस्तै प्रेमिका जसले ढकनी नथुनी आँखा ओछ्याइरहे सम्पूर्ण घुम्तीहरूमा बाटाहरूमा र तिम्रा डहरहरूमा तकारो नेर बसेर हेरिरहे कतै तिम्रो पच्चापले स्पर्श गर्छ कि भनेर हेर्न आतुर रहे आँखाहरू तिम्रो शरीर सुन्न आतुर रहे कान तिम्रो आवाज एक झलको हेराईको निम्ति एक आवाज सुनाईको निम्ति कैयौं कैयौं रात जागा बसे चेतनाका ज्ञानेन्द्रीहरू तर पनि पाटिएनन् कुनै पर्खाईहरू कोही भन्थे बिथ्याका यी पर्खाइहरू ऊ आउँदैन फर्केर मनले भनिरह्यो आउँछ आउँछ एकदिन अवश्य आउँछ मेरो प्रेमी मेरो प्रेमी तिमी आउनै पर्छ म जस्तै तिमीलाई प्रेम गर्नेहरू पर्खी बसेका छन् शताब्दी बनेर तिम्रो बाटो तिमीलाई अँगाल्न आतुर छन् कोटी कोटी प्रेमका अंगालाहरू तिमीलाई अँगाल्न आतुर छन् कोटी कोटी प्रेमका अंगालाहरू पुरानो भित्ते घडी पाखुरा फिजाएर लङ्गुर हल्लाउँदै बोल्छ टिक टिक टिक पुरानो भित्ते घडी पाखुरा फिजाएर लंगुर हल्लाउँदै बोल्छ टिक टिक टिक यात्रा थालनी भएको हो एकबाट या यात्रा थालनी भएको हो बाह्रबाट यात्रा थालनी भएको हो एकबाट या यात्रा थालनी भएको हो बाह्रबाट जब सुई बाह्रबाट ओह्रालो लाग्छ खेदिन्छ सेकेन्डबाट खेदिन्छ मिनेटबाट हरेड पनि कुनै बेला खेदिने गर्छ ससाना बाक्छा बाछीबाट धनबहादुर खेदिएका थिए निलाकाला अक्षरहरूको शिविरबाट नौलो गाथा कुदेको मसी उभाउन नपाउँदै अक्षर उब्काउन अर्को अर्को अदृश्य शिविर खटिन्छ खटिन्छ मेरो मस्तिष्कमा भने प्रश्न रिङ्गिरहन्छ सुई बाह्रबाट सुरु भएको वा एकबाट घण्टाले खेदाएको छ मिनेट र सेकेण्डलाई या खेती खेटी मेरो मस्तिष्कमा भने प्रश्न रिङ्गिरहन्छ सुई बाह्रबाट सुरु भएको हो या एकबाट घण्टाले खेदाएको छ मिनट र सेकेन्डलाई या खेदिएको छ घण्टा मिनट र सेकेन्डबाट उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन अर्को कविता छ यो आन्दोलन ताका आफूलाई एक आन्दोलनकारीकै रूपमा मैले उभ्याउन कोसिस गरेको छु कवितामा सँगै हिँडेको बाटो छुट्टिएर अन्तिम विश्वनीमा पुग्दा म एक्लै मात्र एक्लै हुने सम्भावना छ सँगै हिँडेको बाटो छुट्टिएर अन्तिम विश्वनीमा पुग्दा म एक्लै मात्र एक्लो हुने सम्भावना टटकारो छ तर यात्रा भने रोक्न सक्दिन छुट्ने डरमा तर यात्रा भने रोक्न सक्दिन छुट्ने डरमा मेरो यात्रा निरन्तर चलिरहेको छ बिसौनीका लागि पुनः यात्रा शुरू गर्नु परे पनि आशिष दिने भन्छन् आँखा देख्नेले पनि मौका परे अन्धोको अभिनय गर्नुपर्छ कुद्न सक्नेले पनि मौका परे लङ्गडो झैं दिनुपर्छ तर आफू अभिनयको एक जीवन बाँच्न कहिले सकिन सँगै यात्रामा निस्केको साथी भन्छ सँगै यात्रामा निस्केको साथी भन्छ पाइला ठोक्यो गोरेटोमा नराम्ररी उसको पाइतलाको गति रोकिँदै गयो म भने रोक्न सक्दिन म मात्र पाइतलाले हिँड्ने गरेको छैन यो यात्रामा यहाँ र त्यहाँको दूरी मात्र पाइतलाले गर्ने पनि त होइन यात्रामा निस्केकाहरू उकालीमा थाके भन्दै सुस्ताए सानो बरपिपरको छाया भेट्न साथ किराना लागेर मैले भने यात्रा टुङ्गिएको छैन मेरो भने यात्रा टुङ्गिएको छैन चर्को घाममा उकालो उक्लिरहेको छु निरन्तर निरन्तर चर्को घाममा उकालो उक्लिरहेको छु निरन्तर निरन्तर फेरि म कवितालाई जोड्न चाहन्छु मेरो कविताको शीर्षक छ एक जोडी सेतो परिवारको खोजीमा निलो पछ्यौरी ओढेर लमतन्न सुतेको गाउँमा एक्कासी पक्षघात र हैजाको महामारी फैलियो निलो पछ्यौरी ओडेर लमतन्न सुतेको गाउँमा एक्कासी पक्षघात र हैजाको महामारी फैलियो गाउँलेहरूले बेसरी आत्तिएर देउथान भाकी एक जोडी सेतो परेवा उडाए महामारी मत्तर हुन नहुँदै एक दिन बिहानै हागामा बसेर कागले समाचार सुनायो भाकालमा उडाएका सेता परेवाहरू देवालयमा घुरघुराउँदा पुरोहितहरूले भुट्टन सितन बनाएछन् गाउँलेहरू फेरि अर्को जोडी परेवा खोज्न गुडतिर लम्के गुडमा अघि नै कालो सर्प पसेर निलेछ बचराहरूलाई डसेछ परेवाहरूलाई परेवाहरू सर्पदंशित भएछन् र सर्पदंशित परेवाहरू पनि सिंगो कालखण्डसँगै काला सर्प बनेछन् गुणलाई असिना र हुण्डरीले चुटेछ अहिले न गुणहरू छन् न परिवाहहरू छन् गाउँलेहरू भाकलमा उडाउने एक जोडी सेतो परिवारको खोजीमा भौतारिरहेका छन् गाउँलेहरू भाकलमा उडाउने एक जोडी सेतो परिवारको खोजीमा भौतारिरहेका छन् उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन नेपाल राजकीय प्रका प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा त्यति बेला मैले भाग लिएको कविता मेरो पुरस्कृत कविता थियो बन्दीपानी अब पालो परेको छ बन्दी पानीको म जर्जर हातहरूबाट बन्दी पानी किचिएर बसेकी छु थिचिएर बसेकी छु अटेस पटेस भएर म जर्जर हातहरूबाट बन्दी पानी किचिएर बसेकी छु थिचिएर बसेकी छु अटेस भएर उसैका स्वरूप बाँधका ढोकाहरू खुल्छन् बग्छु उतै उतै उसैका चाहनामा उसैका तृष्णामा जब म बग्न खोज्छु आफू खुसी नदीबाट थोपामा परिणत हुन्छु सोसिन्छु बालुवाबाट सोसिन्छु माटोबाट मबाट जन्मिएको शक्ति रन्किएर मलाई नै पोल्न आउँछ थोपा कठघरमा उभिएका थोप्पाका तातीले कहिले आवाज बुलन्द गर्न सकेनन् कङ्कला स्वर गरी निन्द्राहरू भंग गर्न सकेनन् मनोबल उठ्छ सल बलाउँछ मजेरीको ठेसले छता छुल्ल पोखिन्छ मनोकांक्षा म आफू खुसी बग्न त सक्दिन नै म आफू खुसी बग्न त सक्दिन नै पोखिन समेत पाउँदिन सर्वाङ्ग शरीरमा एक विश्वास संचार हुन अवागै पलायन भइदिन्छ जब म बाधबाट मुक्तिको आवाज दिन्छु खण्डित खण्डित भइदिन्छु म छताछुल्ल भई पोखिन चाहन्छु म छताछुल्ल भई पोखिन चाहन्छु बेगका साथ बग्न चाहन्छु बडे बडे चट्टानको कापबाट भए पनि निकास चाहन्छु सलल बग्न चाहन्छु सलल बग्न चाहन्छु थोपा होइन नदी भएर थोपा होइन नदी भएर किम्बदन्ती मेरो कविताको शीर्षक मेरी सानी नातिनी निन्द्रासँग लडीबुडी गर्नु अगाडि कथा सुनाउन ढिपी गर्छे सधैँ मलाई मेरी सानी नातिनी निन्द्रासँग लडीबुडी गर्नु अगाडि कथा सुनाउन ढिपी गर्छ सधैँ मलाई म उसलाई एकादेशबाट थालनी गरेर बुढो बाघको कथा सुनाउँछु एकादेशको जंगलमा एउटा बुढो बाघ थियो ऊ निकै बलियो थियो आफ्नो बलमा घमण्ड गर्थ्यो ऊ आहारा बनाउँथ्यो छिमेकी गाउँलाई एकादेशको जंगलमा एउटा एउटा बुढो बाघ थियो ऊ निकै बलियो थियो आफ्नो बलमा घमण्ड गर्थ्यो ऊ आहारा बनाउँथ्यो छिमेकी गाउँलाई एक दिन आफू जस्तै बाघ पोखरीमा देखेर झम्टन हामफाल्यो शत्रु ठानेर आफ्नै छायालाई मेरी नातिनी औधी उत्सुक भएर सोचे अनि नि हजुरबा के भयो म भन्छु घमण्डी बाघ डुबेर मर्यो मेरी नातिनी औधी उत्सुक भएर सोचे अनि नि हजुरबा के भयो म भन्छु घमण्डी बाघ डुबेर मर्यो मेरी सानी नातिनी सिरकसँग लुटीपुटी खेलेर खित्का छाडेर हाँसे अर्को कथा सुन्न तम्सन्छे अर्को कथा सुन्न तम्सन्छे अनि म आफ्नो छोरो प्रहलादलाई मृत्यु दण्ड दिन तम्सने सहदर बाबु हिरण्य कश्यपुको कथा सुनाउँछु नाबालक रगतको डल्लालाई भित्तामा पछार्ने कंश मामाको कथा सुनाउँछु लामो तपस तपस्या गरेर शिवबाट वरदान पाए उसैलाई भस्म पार्न लखेट्ने भम्सासुरको कथा सुनाउँछु ठी ओढेर सुतेको रातमा म उदाङ्ग पार राख्दै जान्छु कथाहरू नातिनीको पोल्टाफोरी नातिनी ननिदाउन्जेलसम्म नातिनी ननिन्दा हुन्जेलसम्म उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँ कवयित्री निलम कार्की निहारिकाका कविताहरू सुनिरहनु भएको छ केही बेरपछि निलम कार्की निहारिकाका अरू कविताहरू सुन्छौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई पुनः स्वागत छ आजको कार्यक्रममा हामीलाई कवयित्री नीलम कार्की निहारिकाले कविताहरू सुनाइरहनु भएको छ अब उहाँका बाँकी कविताहरू सुनौ मैले एउटा कविता लेखेको छु सारङ्गीको धुन छङ छङ गरेर तातो रगत बग्ने नसा छिनाली म हेबरेको भाकामा रेट्ने गर्छु सारङ्गीको तारलाई छङ छङ गरेर तातो रगत बग्ने नसा छिनाली म हेबरैको भाकामा रेट्ने गर्छु सारङ्गीको तारलाई चौबाटोमा सारङ्गी गाउँछ खुम्चँदै घर भटखालोमा परेको कुरा चौबाटोमा सारङ्गी गाउँछ खुम्चँदै घर भटखालोमा परेको कुरा सारङ्गीको धुन खिँदै बोल्छ घरको आँगनलाई परिहिरले अपहरण गरेर लगेको कुरा सारङ्गीको धुन खिँदै बोल्छ मेरो घरको आँगनलाई पहिरोले अपहरण गरेर लगेको कुरा म गन्धर्व र्याई र्याई रेट्ने गर्छु सारङ्गीको छातीमा अक्षरस चुलो सल्कन नपाएको पीडालाई आँसुको मालामा गुथेर मेरो सालङ्गीलाई पनि हिजो जस्तै वीर रसको सर उडाल्न मन लाग्दो हो मेरो सारङ्गीलाई पनि हिजो जस्तै वीर रसको सर उराल्न मन लाग्दो हो तर म गन्धर्व आफ्नो अनुहारमा भोकमरीको बुढौली पोतेर पस्कने गर्छु दैलो दैलोमा बन्दुकको कुन्दाले हिमालको कोखलाई सुम्पेको कारणै खाउको कथा म सारङ्गीको अस्थि पञ्जरमा संगीत भरेर खन्याउँछु यात्रीको पोल्टा पोल्टामा खडेरी परेको मनको व्यथा म गन्धर्व सार्वङ्ग पोलिँदै हरेक दिन यसै गरी रेट्नु गर्छु सारङ्गी टिपेर पीडेर र बार्दलीबाट आफू र आफन्तका कथा टिपेर पीडेर र बार्दली दृष्टिबाट आफू र आफन्तका कथा पछि मैले महिला र पुरुष समान हुन्छन् समान हो भन्ने पढेको थिएँ एक रथको दुई पाङ्रा तर व्यवहारमा हेर्दाखेरि चाहिँ अलिकति मैले भिन्न रूपमा पाएँ र मैले एउटा कविता लेखेँ एक रथका दुई पाङ्रा सुन्छु एक रथका दुई पाङ्रा सँगसँगै गुड्छन् रे सुन्छु एक रथका दुई पाङ्रा सँगसँगै गुड्छन् रे म देख्छु पाङ्राहरू गुड्छन् भिन्दा भिन्दै ध्रुवमा भिन्दा भिन्दै गतिमा भिन्दा भिन्दै चालमा पाइन्छ सँगै गुडेको भने छापाहरूमा विद्युतीय ध्वनिहरूमा आवाजहरूमा आश्वासनका जुलुसहरूमा र रक्त रञ्जित मैदानहरूमा देख्छु पाङ्राहरू गुड्छन् भिन्दा भिन्दै ध्रुवमा भिन्दा भिन्दै गतिमा भिन्दा भिन्दै चालमा पाइन्छ भने सँगै गुडेका छापाहरूमा विद्युतीय ध्वनिहरूमा आवाजहरूमा आश्वासनका जुलुसहरूमा र रक्तरञ्जित मैदानहरूमा एक पाङ्रो दगुर्ने मैदान कति स्निग्ध छ एक पाङ्रो दोगुर्ने मैदान कति स्निग्ध छ कति फराकिलो छ कति आफू खुसी गुट्न पाउँछन् ती पाङ्राहरू अर्को पाङ्रो खस्रदै खस्रदै हिँड्ने गर्छ मैदानमा बीचोबीच बगर नै बगर थुप्रिएर नदीहरू कुदेका हुन्छन् चुरेर पहाड ठिङ्ग उभिएका हुन्छन् म देख्छु अन्धो सारथीले हाक्ने रथ र रथका दुई पाङ्रा हामीहरू उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन मैले फेरि पनि यहाँलाई अवगत गराउन चाहन्छु मैले त्यो दुई हजार सन्ताउन्नपछि केही कविता प्रतियोगिताहरूमा मजाले भाग लिएँ र पुरस्कृत पनि हुँदै गएँ त्यसले गर्दा मलाई हौसला पनि मिल्दै गयो त्यो बेलामा कविताले त्यसैले मैले भन्ने गर्छु यो प्रतियोगिताले अलिकति हौसला पनि थप्छ भन्ने कुरा चाहिँ मैले विश्वास गरेँ भनेर भन्छु त्यो समयको सोच थियो र कविताहरू लेख्दा लेख्दै मलाई अहिले त आख्यानतिर लागिस् अहिले चाहिँ कवि कविभन्दा कवि भन्दा आख्यान बढी भइस् भन्ने आरोप पनि मेरो साथीहरूको छ तर पनि म कविता चाहिँ केही लेखिरहेको छु हाम्रो कविता आउँदै पनि छ र त्यसको साथसाथै म नेपालभन्दा बाहिर गइसकेपछि मैले जुन अहिले महिला एक रथको दुई पाङ्रा कविता पढेँ म जहिले पनि मलाई डर के लाग्थ्यो भने मलाई नारीवादी भन्दै लान् साथीहरूले भन्ने चाहिँ म जहिले पनि डराउने र त्यहाँबाट चाहिँ मलाई कसैले पनि यो बाधको सिरक नउडाइदिउन् बाधको माला नलगाइदिउन् भन्ने चाहिँ म सधैँ डराउने त्यस कारणले गर्दा म बाँधदेखि टाढा हुँदाहुँदै पनि लेख्दा लेख्दै लेख्दा लेख्दै मैले नारीका कुराहरू धेरै नै लेखेको छु मेरो हवन कथा सङ्ग्राम पनि लेखेको छु बेलीमा पनि केही लेखेको छु र उपन्यासमा पनि अहिले उपन्यासमा पनि लेखेको छु र पछिल्लो समयमा अहिले अमेरिकामा रहँदाखेरि मलाई महिलाहरूको जति जति पनि यो घटनाहरू देख्छु कहिले बोक्सीको रूपमा चाहिँ पीडित छन् हाम्रा दिदीबहिनीहरू कहिले सामु सामूहिक बलात्कारबाट पीड़ित छन् त्यस्तै गृहहिंसा पनि तमाम गृहहिंसा छन् त्यस कारणले गर्दा साँच्चै आवाज चाहिँ चाहिएको रहेछ महिलाहरूको लागि आवाज त उठाउनु पर्ने रहेछ विषय एकातिर देश छ अर्कोतिर महिला पनि छन् देशको कुरा पनि हामीले गर्नु परेको छ र हामीले नारीका कुरा पनि बोल्नै परेको छ त्यस कारणले गर्दा हामीले महिलाको आवाज पनि केही उठाउन त भन्ने मनसाईले भर्खर मात्र न्यूयोर्कमा अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मञ्चको स्थापना गरेका छौँ र त्यसबाट हामीले काम गरिरहेका छौँ र यो वर्ष हामीले प्रत्येक वर्ष एउटा महिलाको महिलाको हिंसाको इस्युमा चाहिँ साहित्य सिर्जना गर्ने एउटै इस्युमा चाहिँ धेरैजनाले लेख्ने भन्ने हाम्रो मनसायको साथ यो वर्ष हामीले बलात्कार शीर्षकमा चाहिँ कविताहरू लेख्ने रचनाहरू लेख्ने लेख लेख्ने कथा लेख्ने भन्ने हामीले निर्कुल गरेका छौँ र त्यसमा हामीले मैले पनि एउटा भर्खरै नङ्ग्रा भन्ने कविता लेखेको छु त्यसैको लागि तर त्यो नङ्ग्रा कविता अहिले मैले सुनाउन सक्दिनँ मेरो चौध वर्षपछि कथा कविता सङ्ग्रहभित्र हाम्रो सङ्गीत कवितामा त्यो सङ्ग्रहित छ नङ्ग्रा कविता यति बेला भने जति बेला अहिले पनि देश त दुखिराखेको छ त्यति बेला झन्या रगतको आहालमा डुबिरहेको अवस्थामा लेखेको एउटा कविता छ शुभारम्भ जुन शुभारम्भ गुरूकुलमा कविता मञ्चन दसवटा कविता मञ्चन भएको थियो र घिमिरे युवराजले यसलाई निर्देशन गर्नुभएको थियो यो शुभारम्भ कविता मञ्चन भएको थियो अहिले मलाई कलाकारहरूको ठ्याक्कै नाम चाहिँ सम्झना भएन तर त्यसको निर्देशन गर्नुभयो घिमिरे युवराजले शुभारम्भ कविता त्यो कविता म यहाँ पस्कन चाहन्छु शुभारम्भ हरेक बिहान उज्यालो खस्न नपाउँदै रित्तो गाग्री लिएर पन्धेरोतिर लाग्छु पन्धेरोबाट फर्कँदा गाग्रीभरि छचल्काउँदै आलो रगतको कथा बोकेर आउँछु हरेक बिहान उज्यालो खस्न नपाउँदै रित्तो गाग्री लिएर पँधेरोतिर लाग्छु पँधेरोबाट फर्कँदा गाग्रीभरि छचल्काउँदै आलो रगतको कथा बोकेर आउँछु गग्रेटोमा गाग्री बिसाउन नभ्याउँदै गाग्री खन्याउन आतुर मेरा साना नानीहरू हातमा करुवा समातेर उभिएका हुन्छन् आँगनमा बासी आँखा मिच्दै रगत नपोतेको गाग्रीले मुख धुन पाउँदैनन् कुनै बिहान मेरा नानीहरू मेरी बुढ़ी आमा पिँढीमा बसेर म फर्कने बाटो हेरिरहेकी हुन्छन् कतै मैले संगलो नदी बोकेर आउँछु कि भनेर मेरी बुढी आमा पिँढीमा बसेर म फर्कने फर्कने बाटो हेरिरहेकी हुन्छन् मैले कतै सङ्लो नदी बोकेर आउँछु कि भनेर प्रत्येक प्रभातपछि कोरिएको रगताम्मे गाग्रीको कथाबाट आक्रान्त छन् मेरा नानीहरू प्रत्येक प्रभातपछि कोरिएको रगताम्मे गाग्रीको कथाबाट आक्रान्त छन् मेरा नानीहरू मेरी बुढियामा भन्छन् चाहिँदैन गाग्रीभरि रगतको पोखरी ल्याउनु रगतको छिट्टा नमिसेको एक थोपा पानी त्यसैले तिर्खा मेटौला आज म एक थोपा सङ्लो नदी उपाउन निलो पटुकी कम्मरमा फनफनी कसेर निस्किएकी छु आज म एक थोपा सङ्लो नदी उभाउन निलो पटुकी कम्मरमा फनफनी कसेर निस्किएकी छु उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन मैले केही कविताहरू यहाँलाई पस पस्केँ उज्यालो नाइन्टी नेटवर्कबाट कविताहरू लेखिरहेको छु केही कम लेखेको छु पहिलाको तुलनामा अहिले मैले कविता अलिक कम लेखेकी छु मैले फेरि पनि मैले उपन्यासै लेखिरहेको छु सायद अबको दुई वर्षमा मेरो उपन्यास आउँछ होला तर अहिले भने यो वर्ष हामीले एउटा कविता ल्याएका छौँ पाँचजनाको कविता छ त्यसलाई पढेर जाँच परख यहाँले गर्नुहुन्छ भन्नेमा चाहिँ आशावादी छु कविता लेख्नेछु तर नेपालमा जति अवसर मञ्चमा गएर कविता पढ्ने अवसर हुँदा हामीले अमेरिकामा कवि कवि गोष्ठीहरू गर्ने भए तापनि कोठे गोष्ठी गर्ने भए तापनि यहाँ जस्तो मञ्चमा बसेर कार्यक्रम गर्ने अवसर अलिक कमै प्राप्त हुन्छ त्यसले गर्दाखेरि पनि हुनसक्छ कविता लेख्ने हौसला मलाई अमेरिका गएपछि अलिक कम भएको कठी गोष्ठीलाई सुनाउनको लागि पहिलाकै कविता पनि सुनाएन यहाँ त धेरै सुनिसकेको साथीहरू त्यही कविता मैले दोहोऱ्याएर सुनाइ सुनाइरहन पाउँथिनँ तर मैले त्यहाँनिर त मेरो कविता सङ्ग्रहबाट पनि कविता सुनाउँदा पनि काम चल्ने भएकोले पनि हुनसक्छ म चाहिँ बढी आख्यानतिर लागेँ कविताहरू चाहिँ अलि आएका छन् मैले अमेरिका गएपछि मात्र चौधवटा कविता लेखेको छु सात वर्षमा चौधवटा कविता लेखेको छु त्यसपछि दुईवटा कथा सङ्ग्रह लेखेँ उपन्यास लेखेँ र फेरि पनि मेरो उपन्यासै आउँदैछ दुई वर्षपछि मेरो उपन्यास आउँछ र निरन्तर कवितालाई भने मैले मलाई सबैभन्दा मन पर्ने मेरो प्रिय विधा मैले अहिले अलिक कम लेखेको भए पनि मलाई पढ्नु पनि मन पर्न पढ्न पनि मनपर्ने मलाई कविता नै हो मैले एउटै कविता सङ्ग्रह पनि पाँचचोटि छचोटि सातचोटिसम्म पनि पढ्छु मैले कविता सङ्ग्रह मलाई मनपर्ने कविता सङ्ग्रह मैले पटक पटक पनि पढ्छु मैले खाली समय हुने बित्तिकै म कविता नै पढ्ने गर्छु अलि लामो समय भयो भने कथा उपन्यास पढ्ने तर छोटो समय यसो बसेको बेलामा पनि मैले कविता नै पढ्ने गर्छु मलाई हुन त मलाई लेख्न पनि कवितै मनपर्छ तर पनि कोही अहिले मैले अलि बढी आख्यानतिर लागेको छु त्यसले गर्दा अलिक कविता मेरो कम आएको छ तर म कवितालाई प्रेम गर्छु कविताले पनि मलाई प्रेम गर्छ भन्ने लाग्छ यहाँले सुनिदिनु भयो धन्यवाद उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन अहिले हामीले सुनेका कविता कवयित्री निलम कार्की निहारिकाको कविता हो कार्यक्रम एकल कविता वाचनमा आज हामीले निलम कार्की निहारिकाका विभिन्न कविताहरू सुन्यौं यिनै कविताहरूका प्रस्तुतिसँगै आजको लागि कार्यक्रम एकल कविता वाचन सकिन लागेको छ अर्को साता हामी अर्का कविका कविता वाचन सुन्नेछौं तपाईँ पनि कविता सुनाउन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ कार्यक्रम एकल कविता वाचन पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ नेपाल इमेलका लागि info at UNN dot com dot NP अर्को दिनसम्मका लागि प्राविधिक सहयोगी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार